नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगासँगै इन्टरनेट र अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू कृषि पेसालाई तल्लो तहको पेसाको दर्जा दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने नगर प्रमुख गैरीको भनाइ नागरिकका समस्या बुझ्न नगर प्रमुख गैरी घाम पानी र तोरी खोलामा बागलुङ उद्योग वाणिज्य संघद्वारा आर्थिक पत्रकारिता पुरस्कार स्थापना भूपी साहित्य पुरस्कार सुकुम शर्मालाई र गण्डकी प्रदेश सरकारद्वारा बागलुङका दस घरवासलाई एक करोड अनुदान ओ दाई दाई दुली त भागिनी हेर दुदा मलाई लाने भए फलेवासमा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 ब्याज तिर्ने व्यवस्था गरिएको बताउनुभयो गैरेले गलकुट नगरपालिकाले लगानी गरेको ब्याज अनुदानका कार्यक्रम अनुगमनका आधारमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो विशेष गरी कृषि जस्तो संवेदनशील व्यवसायलाई अहिले हाम्रो प्रवृत्ति तल्लो दर्जाको व्यवसाय सम्झने जुन प्रवृत्तिको सुरुवात भइरहेको छ त्यसलाई अन्त्य गरेर कृषि व्यवसाय अत्यन्त सम्मानित व्यवसाय हो भन्ने कुरा महसुस दिलाउनको लागि हामीले कृषकहरूलाई सहुलियत ब्याज दरमा ऋण प्रदान गरेर कृषि तथा पशुपालन र तरकारी खेती आफ्नै ठाउँमा उत्पादन गरेर गलकोटलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ गलकोट नगरपालिकाले यो कार्यक्रम सुरु गरेको गाउँ नगर प्रमुख गैरेले नगर प्रमुख भरत शर्मा गैरेले कार्यक्रमको अवसरमा बोल्दै केही व्यक्तिहरूको निजी स्वार्थको आधारमा संसदको विघटन आफैमा संवैधानिक र लोकता अलोकतान्त्रिक भएको बताउनुभयो उहाँले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनस्थापना गर्नुपर्ने बताउँदै नगर प्रमुख गैरेले जनताको अधिक संविधान रक्षा गर्न सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभयो उहाँले सर्वोच्चबाट संयुक्त संसद विघटन भएर विघटन सदर भएमा देशमा अराजक स्थिति सिर्जना हुने भएकोले निर्वाचनमा सहभागी भई संविधानको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो त्यस्तै कार्यक्रममा गलकुट नगरपालिका वडा नम्बर तिनका अध्यक्ष बिर्जङ भण्डारीले कृषकलाई सहजता प्रदान गर्न र उत्पादनको सही मूल्य कृषकले पाउने व्यवस्था गर्न हात बजारको व्यवस्थाको व्यवस्थापनको गर्ने व्यवस्थापन गर्ने तयारी नगरपालिकाले गरेको बताउनुभयो उहाँले नगरले हाट बजारको व्यवस्था गरी गरी कृषि उपजको मूल्य बिचौलियाले व्यवस्थापन गरी कृषकको हातमा पर्ने गरी योजना निर्माण गरेको बताउनुभयो कार्यक्रममा सयपत्री बहुद्देश्य सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष चिन्तामणि शर्माले सहकारीका सबै सदस्यले आत्मनिर्भर बनाउने उद्देश्यले सहुलियत ब्याजमा आधारित कर्जा कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो उहाँले व्यवसाय गर्न कृषकलाई समेत उहाँले प्राविधिक तथा बिमा सहितका सेवा प्रवाह हुने भएकोले ढुक्कसँग आफ्नो कृषि व्यवसाय गर्न कृषकले आग्रह गर्नुभयो सयपत्री बहुद्देश्य सहकारी संस्था लिमिटेडले सदस्य केन्द्रित व्यवसायलाई बढी जोड दिएको र सम्पूर्ण सदस्यहरू र सम्पूर्ण सयपत्रीमा आबद्ध हुन चाहने व्यक्तिहरू स्वरोजगार र आत्मनिर्भर हुनुपर्छ भन्ने हाम्रो मुख्य धारणा हो त्यही अनुरूप गलकोट नगरपालिकासँग यो सहुलियत ऋण कार्यक्रम सहकार्यमा हामीले सञ्चालन गरेका छौँ यसबाट चाहिँ सयजना भन्दा बढी यो वर्ष चाहिँ स्वरोजगार बन्ने व्यक्तिहरू आत्मनिर्भर बन्ने व्यक्तिहरू थपिँदै जानेछन् भने हामी कर्मिक रूपमा चाहिँ सम्पूर्ण चौध सय एकहत्तरजना सेयर सदस्यलाई नै आत्मनिर्भर स्वरोजगार र स्वावलम्बी बनाउने बाटोमा अगाडि बढ्ने क्रममा यो कार्यक्रमबाट जो जसले लाभ लिँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अझ बढी चाहिँ सुदृढ अझ प्राविधिक सेवा टेवा तालिम बिमा लगायतका निशुल्क व्यवस्था गरेका छौँ भने उत्पादन पछिको मार्केटिङको समेत व्यवस्था गरेको हुँदा ढुक्क भएर व्यवसायमा लागेर स्वरोजगार बन्नको लागि म सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछु सयपत्री बहुद्देश्य सहकारी संस्थाले टेन करोड लगानी तथा गलकोट नगरपालिकाले करिब अडतिस लाख लगानी गरी ब्याजमा अनुदान कार्यक्रम सञ्चालन गरिएको गलकोट नगरपालिकाले जनाएको छ एक सय चौरासी जनाको आवेदनमा एक सय सातजनालाई न्यूनतम दुईदेखि चार लाख रुपियाँ लगानी गरी अठार महिनामा भुक्तानी गर्ने व्यवस्था गरिएको छ दस दशमलव आठ प्रतिशत ब्याज दरमा सात दशमलव आठ प्रतिशत ब्याज नगरपालिकाले अनुदान दिने र तिन प्रतिशत ब्याज सोही कृषकले भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको गलकोट नगरपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो आज एक सय सातजना कृषकले दुई चरणमा कृषि उत्पादनको लागि सहुलियत ऋण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो कार्यक्रममा सहुलियत ब्याजमा आधारित कर्जा कार्यक्रम कृषकलाई दिने हुने फाइदा कृषि बिमा प्राविधिक सहयोग जस्ता विषयमा गलकोट नगरपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुख हरिदत्त सुवेदी सहकारीका प्रबन्धक रविलाल शर्माले सहजीकरण गर्नुभएको थियो कार्यक्रम सयपत्री बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता सचिव हेमराज गैरीको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका नागरिकहरू नगर समुदाय सदरमुकाम तथा जनप्रतिनिधिसँग सम्पर्कमा आउन नसक्दा पछाडि परेको समुदाय स्तरमा भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ यसैबीच आज गलकुट नगरपालिका वार्ड नम्बर दुईको घामपानीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरी र उपप्रमुख रेणुका काउचा मगर वडा नम्बर दुईका अध्यक्ष हिमबहादुर भण्डारी वार्ड नम्बर वटा सदस्य घनश्याम कुँवर लगायतको टोली आज गलकोट नगरपालिका वार्ड नम्बर दुईको घामपानी दलित बस्ती तथा तोरीखोलामा पुग्नु भएको हो भेटघाटको अवसरमा निर्माणाधीन विभिन्न आयोजना अवलोकनपछि नगर प्रमुख भरत शर्मा गैरेले नयाँठाँटी घामपानीमा नगर स्तरीय योजनाबाट बन्दै गरेको सामुदायिक भवनको निर्माण कार्य चालु आर्थिक वर्षभित्र सम्पूर्ण व्यवस्थापन गर्ने बताउनुभयो उहाँले घामपानीमा ससाना बालबालिकाहरूलाई पढ्ने पढ्न पाएक पढ्ने स्थानमा बाल विकास केन्द्र सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो भोलिका कर्णदाल बालबालिकाहरूलाई आगामी शैक्षिक सत्रबाट घामपानीमै बाल विकास केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो नैठाँडी तोरीखोला स्थित सञ्चालन हुँदै आएका घरवासहरू कोरोना भाइरस कोभिड उन्नाइसका कारण बन्द हुने अवस्थामा पुगेकाले अब फेरि पुरानै अवस्थामा फर्काउन नगरपालिकाले गर्नुपर्ने सहयोगका बारेमा होमस्टे सञ्चालकसँग अन्तर्क्रिया सम्पन्न भएको थियो अन्तर्क्रियाको क्रममा नगर प्रमुख गैरीले होमस्टेलाई प्रवर्धन गर्न नगरपालिकाले सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त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 आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न रु दुई लाख बाइस हजार दुई सय बाइसको अक्षय कोष स्थापना गरेको छ कोषको नाम बागलुङ उद्योग वाणिज्य संघ आर्थिक खोजमूलक पत्रकारिता अक्षय कोष दिएको छ गत वर्ष पुसमा सञ्चालित बागलुङ महोत्सवबाट बचत भएको रकमबाट पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको संघका महासचिव नरेश कडेलले जानकारी दिनुभयो उहाँका अनुसार पहिलो पुरस्कार यही पोस्ट सत्र गते सङ्घको सन्ताउन्न वार्षिक साधारण सभामा प्रदान गरिनेछ कार्यविधि अनुसार छनौट समितिको सिफारिसमा जिल्लाले कार्यक्षेत्र बनाएका एकजना पत्रकारलाई पुरस्कृत गरिने सङ्घले जनाएको छ धौलागिरी साहित्य प्रतिष्ठानले यो वर्षको भूपी साहित्य पुरस्कार साहित्यकार सुकुम शर्मालाई प्रदान गरेको छ सिर्जनाको परिधिमा भूपी शेरचन नामक समाचलनात्मक कृति प्रकाशित गरेको कारण शर्मालाई उक्त पुरस्कार दिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो पुर्ख्यौली स्याङ्जा भएका शर्मा त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका सह प्राध्यापक समेत हुनुहुन्छ शुक्रबार आयोजित छयासी भूपी जयन्ती समारोहको अवसरमा उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश न्यायाधीश बहादुर कार्कीले शर्मालाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो प्रतिष्ठानले थालेको रकम संकलन अभियानमा स्वर्गीय शेरचनकी धर्मपत्नी कान्ति शेरचनले दुई लाख रुपियाँ थप गरेपछि अहिले छ लाख रुपियाँको अक्ष कोष बनेको छ उक्त कोषबाट प्रतिष्ठानले शर्मालाई पच्चिस हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरेको हो पुरस्कृत शर्माले भूमिको कृतिमा समालोचना गर्नुको साथै दर्जन बढी अन्य साहित्यिक कृति पनि प्रकाशित गरेका छन् प्रतिष्ठानले यो वर्षको भूमि साहित्य सम्मान लकाश पौडेललाई दिने निर्णय गरेको अध्यक्ष रोशनले जानकारी दिनुभयो स्वास्थ्य समस्याको कारणले पौडेल उपस्थित हुन नसकेको भन्दै कार्यक्रममा शुभकामना सन्देश समेत उहाँले पठाउनु भएको थियो उक्त अवसरमा पुरस्कार प्रदान गर्दै मुख्य न्यायाधीश कार्कीले भूमिबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो सिर्जनको राष्ट्रियता व्यङ्ग्यात्मक आलङ्कार र सक्रियताले नेपालीलाई सधैँ साहित्यको बाटोमा हिँडाउन प्रेरणा दिएको बताउनुभयो उहाँले नेपाली साहित्यको विकासमा प्रतिष्ठानले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता सचिव रामथाप अविरलको सञ्चालन सदस्य वरिष्ठ अधिवक्ता पद्यनाथ शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधीश वासुदेव प्रियग्मी प्रमुख जिल्ला अधिकारी सुरेश नेउपाने पत्रकार महासङ्घका अध्यक्ष दिल सिरिज पुरस्कृत पुरस्कृत व्यक्तित्व व्यक्तित्व सुकुम शर्मा प्रतिष्ठानकै संस्थापक सदस्य श्याम श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो कार्यक्रममा सुर साधना सङ्गीत विद्यालयका सूर्य घताने लगायतले कलाकारले राष्ट्रिय भावनामा गीत गाउनुभएको थियो गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका दस सामुदायिक घरवासलाई रो एक करोड अनुदान उपलब्ध गराउन थालेको छ गण्डकी प्रदेशको उद्योग वन पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको अठाइसवटा सामुदायिक घरवासमध्ये दसवटा घरवास छनौट गरेको पूर्वाधारका लागि अनुदान प्रदान गर्न छनौट भएका छन् ग्रामीण पर्यटन प्रवर्धनमा घरवासलाई व्यवस्थित गराउनको लागि आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरमा बागलुङका दस घरवासले एक करोड अनुदान पाउन थालेका हुन् मन्त्रालयले आह्वान गरेको सूचना बमोजिम बागलुङका नौ घरवास छनौट भइसकेको र एक घरवास छनौट हुन बाँकी रहेको छ अनुदान स्वीकृत भएका घरवासले पूर्वाधार निर्माण गर्न रु दुई दस लाख पाउने र रु दुई लाख घरवास सञ्चालकले खर्च गर्नुपर्ने गण्डकी प्रदेश सरकार गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पर्यटन महाशाखा प्रमुख दिल्लीराज रिजालले दिल्लीराम रिज जा दिल्लीराम रिजालले जानकारी दिनुभयो कोरोनाका कारण गत वर्ष अनुदान दिने दुई करोड अस्सी लाख रकम दिन सकिएन यस वर्ष थोरै घरवासलाई अनुदान दिन थालिएको हो रिजालले भन्नुभयो अनुदान बापतको रकमले पूर्वाधार निर्माण पश्चात घरवासको सेवा तथा सुविधामा वृद्धि हुने पर्यटन मैत्री वातावरण बन्नेछ अनुदानको लागि छनौटमा परेका समुदाय घरवासहरूमा बागलुङ नगरपालिका दस स्थित अतिथि सत्कार होम सामुदायिक घरवास भकुन्टी सामुदायिक घरवास काठेकुला गाउँपालिका साथ रेसाको डोता देउराली सामुदायिक घरवास र माहुरी झरना सामुदायिक घरवास कलकुट नगरपालिक वडा नम्बर दस पाण्डवखानी स्थित सिद्धथान सामुदायिक घरवास बरिङ गाउँपालिकाको सिग्दी सामुदायिक घरवास गाँजाको सिद्ध बुढाहा सामुदायिक घरवास ताराखोला गाउँपालिका वडा नम्बर दुई अर्गली स्थित किकल्टा सामुदायिक घरवास र निसिकोला सामुदायिक घरवास अनुदानका लागि छनौटमा परेका छन् महाशाखा प्रमुख रिजालका अनुसार एक घरवास छनौटमा पर्न बाँकी रहेको छ छनौटमा परेका घरवासले पर्यटन कार्यालय पोखरा मार्फत अनुदानका लागि प्रस्तावना सहित सम्झौता गरिसकेर अनुदान लिन थालेका छन् सरकारले घरवास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन निर्माण गर्ने प्रस्तावनाको आधारमा घरवास छनौट गरिएको हो सरकारले घरवास सञ्चालन गर्न अनुदान दिने रु दस लाखको बिस प्रतिशत अर्थात् रु दुई लाख सम्बन्धित घरवास व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ अनुदान रकमबाट घरवास सञ्चालन तथा प्रबन्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र सामुदायिक भवन बौद्धेश्य भवन सार्वजनिक सभागृह हस्तकला केन्द्र कोसेली घर सौगात गृह सांस्कृतिक संग्रहालय सार्वजनिक पुस्तकालय पार्क र उद्यान भ्यू टावर बनाउन प्रवेशद्वार पदमार्ग ढुङ्गे मार्ग प्रदर्शनी स्थल पदमार्ग बगैँचा लगायतका अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउनेछन् उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लाम्साले स्वरोजगार सिर्जना गर्न घरबास प्रबन्धन गर्न आवश्यक रहेको भन्दै गाउँ पर्यटनका लागि बजेट ले सघाउ पुग्ने बताउनु भयो यसअघि डिभिजन वन कार्यालय हुँदै आएको घरवास अनुदान कार्यक्रम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 सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार